हाम्रो घर हजुर गएदेखि साँच परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा नयाँ युगको नयाँ आवाज रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्जमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज जाँदैनन् ती यादहरू जति आँसु झरे पनि तिम्रै रूप देख्ने गर्छु आँखा बन्द गरे पनि आफ्नै जस्तो लाग्छ अझै अतीतले सताउँदा आफ्नै जस्तो लाग्छ अझै अतीतले सताउँदा पराईको डोली चढी तिमी खोली तरे पनि तिम्रै रूप देख्ने गर्छु आँखा बन्द गरे पनि नखोजेको होइन मैले तिमीलाई भुलिदिन नखोजेको होइन मैले तिमीलाई भुलिदिन तिमीबाट कोसौँ टाढा जति टाढा सरे पनि तिम्रै रूप देख्ने गर्छु आँखा बन्द गरे पनि अधुरा ती प्रेम हाम्रो अधुरा नै रहेपछि अधुरा ती प्रेम हाम्रो अधुरा नै रहेपछि बिछोडको वेदनाले मुटु चिरी मरे पनि जाँदैनन् ती यादहरू जति आँसु झरे पनि तिम्रै रूप देख्ने गर्छु आँखा बन्द गरे पनि तिम्रै रूप देख्ने गर्छु आँखा बन्द गरे पनि प्रेमका जिल्लामा प्रेम उदासीको यही गजल सँगसँगै नमन साथै गजलीय विवादन कार्यक्रम गजलपुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन पचासीौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुटुभरि देशको माया बोकेर गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर र पारिका प्राविधिक सखा शरद सागर देवकोटाको साथमा उपस्थित भएका छौँ देउखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा र सामाजिक सञ्जालमा फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजीसम्म श्रवण गर्न सक्नुहुन्छ र साथै तपाईँले हामीलाई इन्टरनेटका माध्यमबाट हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटोडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटोडा मार्फत पनि हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ हामी कार्यक्रम गजलपुञ्जमा अनुजदेखि अग्रजसम्मका स्रष्टाहरूको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल कोसिली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउने प्रयास गरिरहेका हुन्छौँ नेपाली गजल विकास र उत्थानका निम्ति एउटा पृथक कार्यक्रम नेपालमै सायद यो एउटा यस्तो कार्यक्रम हो जहाँ स्रष्टाहरूलाई बिल्कुल हरेक साताहरू सम्मान गरिरहन्छ मात्र एकजना स्रष्टका गजल लिएर उहाँको बारेमा भरपूर जानकारी दिने काम गर्दछ रेडियो कार्यक्रम गजल पुञ्जले र त दिन प्रतिदिन चर्चित हुँदैछ रेडियो कार्यक्रम गजलपुञ्ज खुसी लाग्छ यो तपाईँहरूको माया सद्भाव प्रेम देखेर तपाईँहरूको माया सद्भाव प्रेम र तपाईँको साथ र हौसला सधैँ गरी यसरी नै मिलिरहोस् यही आश गर्दै आजको गजल गजलपुञ्जको दैलो घर्न चाहन्छु आजका हाम्रा स्रष्टा विशेषका स्रष्टाको अनुरोधमा रहेको कोहिनुर एल्बमबाट निष्पर्व सजीको शब्दमा भानुभक्त ढकालको सङ्गीतमा दावा गुरुङको स्वरमा जवान प्रदेशमा जवानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ यही साङ्गीतिक गजलबाट आजको गजल कुञ्जको दैलो गर्न चाहन्छु तिम्रो तिम्रो स्पर्शको छाप लाग्ने कहिले होला तिम्रो स्पर्शको छाप लाग्ने तिमी हो हुँदै बनाएको राहदानी एक्लै छ तिमी हुँदै बनाएको राहदानी एक्लै छ तिम्रो मेरो तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी देख्नेहरू सबै सा नि र प ग सा म प नि सा म प प नि सा ग म प देख्नेहरू सबै यहाँ भिड भाड देख्छन् देख्नेहरू सबै यहाँ भिड भाड देख्छन् सत्य तिमी सत्य तिमी बिना राजधानी एक्लै छ सत्य तिमी बिना यो राजधानी एक्लै छ तिम्रो मेरो तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा जवान परदेशमा जवानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ अत्यन्तै मिठो साङ्गीतिक गजल यो वसाइमा हामीले श्रवण गऱ्यौँ आज हामीसँग हुनुहुन्छ स्रष्टा विशेषमा प्रेम काजी लामा प्रेम उदासी पाँच खाले घारा बालुवा धुरपुरा काभ्रे पलाञ्चोकका स्रष्टा हुनुहुन्छ हाल युएमा हुनुहुन्छ दुई साल असार एकतिस गते शुक्रबारका दिन पिता डम्बर काजी लामा र माता लालुमाया लामाको कोखबाट जन्मनुभएका प्रेम काजी लामा प्रेम उदासी आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ उहाँका गजलहरू के कस्ता रहेका छन् यावत जानकारीहरू हामीले तपाईँहरूलाई दिने नै छौँ व्यवसायमा प्रेम काजी लामाको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु मन दुखाएपछि मैले उनलाई भुल्दै गएँ शिर झुकाएपछि मैले उनलाई भुल्दै गएँ मन दुखाएपछि मैले उनलाई भुल्दै गएँ शिर झुकाएपछि मैले उनलाई भुल्दै गएँ फुल जस्तो कोमलियो मुटुभित्रभित्र फुल जस्तो कोमलियो मुटुभित्रभित्र काँडा बिझाएपछि मैले उनलाई भुल्दै गएँ शिर झुकाएपछि मैले उनलाई भुल्दै गएँ मुस्कुराउन खोज्ने मेरा प्रत्येक पलहरूमा मुस्कुराउन खोज्ने मेरा प्रत्येक पलहरूमा आँसु चुहाएपछि मैले उनलाई भुल्दै गएँ शिर झुकाएपछि मैले उनलाई भुल्दै गएँ मेरा हरेक विश्वासमा प्रश्नहरू उठाएर मेरा हरेक विश्वासहरूमा प्रश्न उठाएर पाप चिताएपछि मैले उनलाई भुल्दै गएँ शिर झुकाएपछि मैले उनलाई भुल्दै गएँ प्रेमको दिलमा माया बोकी आउने जाने प्रेमको दिलमा माया बोकी आउने जाने बाटो बिराएपछि मैले उनलाई भुल्दै गएँ शिर झुकाएपछि मैले उनलाई भुल्दै गएँ मन दुखाएपछि मैले उनलाई भुल्दै गएँ मन दुखाएपछि मैले उनलाई भुल्दै गएँ अह आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ प्रेम उदासीको यो अत्यन्तै मिठो गजल मन दुखाएपछि मैले उनलाई भुल्दै गएँ शिर झुकाएपछि मैले उनलाई भुल्दै गएँ माया प्रेममा मन दुख्छ मित्र कहिलेकाहीँ खाटपाट त भइहाल्छ नि आगो पनि त नठोसी कहाँ बल्छ र कहिलेकाहीँ सम्बन्ध चिसिन सक्छ यसै यसै गरेर र झकझक्याउनु पर्छ कहिलेकाहीँ ठ्याक्क ठुक्क परिहाल्छ नि सँगै सुतेपछि गोडा त लागिहाल्छ नि गोडा लाग्यो भन्दैमा रिसाउनु हुँदैन मित्र अत्यन्तै मिठा गजल लेख्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा प्रेम उदासीले उहाँका गजलहरू सुनेर तपाईँ मनमुग्ध हुनुहुनेछ तपाईँका कर्णहरूले एकहोरो सुन्नेछन् उहाँका गजलहरू आजको बसाइमा हामीले यस्तै अपेक्षा गरेका छौँ उहाँका गजलहरूबाट यो बसाइमा म पुनः उहाँको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु तिमीले सुने जे जति ती सबै झुठा खबर थियो तिमले सुने जे जति ती सबै झुठा खबर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो तिमीले सुने जे जति ती सबै झुठा खबर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो गरिबीले पिल्सिएका बेरोजगारी युवाहरू गरिबीले पिल्सिएका बेरोजगारी युवाहरू गाउँ छाडी खाडी जाने राजधानीमा लहर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो न त गर्यौ दया माया न त सुन्यौ पुकार नै न त गर्यौ दया माया न त सुन्यौ पुकार नै मैले पुज्ने भगवान निर्दय त्यो पत्थर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो तिर्खा मेट्ने आशा मेरो माया कति वर्षा तले तिर्खा मेट्ने आशा मेरो माया कति वर्षा तले मनभित्र वर्षौँदेखि प्यासिएका बगर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो तिम्रो साथ छुटेपछि यात्राभरि साथ दिने तिम्रो साथ छुटेपछि यात्राभरि साथ दिने मेरो आफ्नै छायासँगै लिको प्रहार थियो तिमीले सुने जे जति ती सबै झुठा खबर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो आदरणीय गजल मनहरू तिमीले सुने जे जति ती सबै झुठा खबर थियो फुल पनि काँडा देख्नु दोषी तिम्रै नजर थियो पक्कै पनि मित्र फुलको आँखामा फुलै संसार अनि काँडाको आँखामा काँडै संसार त्यसै भनिएको होइन नि होइन र मित्र अत्यन्तै समसामयिक गजलहरू लेख्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषक स्रष्टा गरिबीले पिल्सिएर बेरोजगारी युवाहरू गाउँ छोडी खाडी जाने राजधानीमा लहर थियो दिनानुदिन परदेशिनु परेको छ नेपाली युवाहरू खा खाडीमा भाँसिएका छन् कसैले मनज्ञ कमाए आउँछन् त कोही उतै विलिन हुन्छन् नेपाली समाजमा घटेका घटनाहरूलाई टपक्क टिप्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा अझ भन्दा त उहाँले आफ्ना गजलहरूमा लयात्मक अत्यन्तै भर्नुहुन्छ लयमा लेखेका गजल हुन्छ वाचन गर्न अत्यन्त रहर लाग्दा गजलहरू लेख्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा प्रेम उदासीले हामीलाई सदाका बसाइहरूमा सधैँ सरल गर्नुहुन्छ प्रवासमा रहेर पनि नेपाली साहित्यलाई नेपाली गजललाई माया गर्ने एक हस्ती प्रेम उदासी प्रेमका जिल्लामा आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ हाल उहाँ युएमा हुनुहुन्छ यो बसैमा म पुनः उहाँको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु तिम्रो घरको आँगनीमा पञ्चे बाजा बजाउला प्रतीक्षामा बसे तिमी खाली सिउँदो रङ्गाउला तिम्रो घरको आँगनीमा पञ्चे बाजा बजाउला प्रतीक्षामा बसे तिमी खाली सिउँदो रङ्गाउला जिन्दगीको लामो बाटो उकाली र ओह्रालीमा जिन्दगीको लामो बाटो उकाली र ओह्रालीमा सुख दुःख आधा आधा तिम्रो हात समाउला प्रतीक्षामा बसे तिमी खाली सिउँदो रङ्गाउला तिमीबाट छुटेपछि तडपिएर एक्लै एक्लै तिमीबाट छुटेपछि तडपिएर एक्लै एक्लै वर्षौँदेखि गुम्सिएका मनका कुरा फुकाउला प्रतीक्षामा बसे तिमी खाली सिउँदो रङ्गाउँला तिम्रो घरको आँगनीमा पन्चे बाजा बजाउला प्रतीक्षामा बसे तिमी खाली सिउँदो रङ्गाउँला प्रतीक्षामा बसे तिमी खाली सिउँदो रङ्गाउँला अह आदरणीय गजल मनहरू तिम्रो घरको आगनीमा पञ्चे बाजा बजाउला प्रतीक्षामा बसे तिमी खाली सिउँदो होला आफ्नो प्रेयसीलाई बस्न आग्रह गर्दै हुनुहुन्थ्यो वसाईमा अत्यन्तै मिठो यो गजल हामीले वाचन गऱ्यौँ यो व्यवसायमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यारा प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल हो हामीले सदाका वसाइहरूमा त शाब्दिक र साङ्गीतिक गजलहरूलाई सधैँ न्याय गर्ने प्रयास गरिरहेका हुन्छौँ साङ्गीतिक गजलहरू रेकर्डिङ गरिएका भन्दा प्रत्यक्ष गायन गरिएका साङ्गीतिक गजलहरूको माहौलमा रम्न र झुम्न अत्यन्तै मजा आउँछ मित्रहरू पुरुषोत्तम ढुङ्गेलको शब्दमा राज सिग्देलको स्वर सङ्गीतमा ऊ जितेर गइया हारेर गई नतिजा आफैतिर पारेर गई प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल व्यवसायमा हजुर पनि भने सागमा पगमा पनि पमा पगमा सनि जप नि प मप सनि जप नि सम गम सनि जप नि ग हे रे तेर गए उजते रह गए उजते रह गए बुझते रह गए यहाँ रे गए नतीजा तीर पारे गए तुझे गए यह गए नतीजा फे तीर पारे गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा यसको बाँकी गजल अंश हामी केही क्षणपछि पुनः श्रवण गर्नेछौँ नेपथ्यमा बस्दै पनि छ तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगार्ज हामी कार्यक्रम गजलपुञ्जको बसैमा बसिरहेका छौँ यतिखेर मलाई पर्दापारीबाट प्राविधिक सखा शरद सागर देवकोटाको साथ मिलिरहेको छ भने म छु आवाजमा गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर आज हामी स्रष्टा विशेषमा रहेर पाँच खाले घारा बालुवा धुरपुरा काभ्रे पलाञ्चोकका मित्र हाल युएमा रहँदै आउनुभएका प्रेमकाजी लामा प्रेम उदासीका गजलहरू वाचन गरिरहेका छौँ यो बसैमा म पुनः प्रेम उदासीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु मेरो मनको मझेरीमा जुन पनि उदाउने मेरो मनको मझेरीमा जुन पनि उधाउने को होला ती सुन्दरी आँखा आँखा जुधाउने मेरो मनको मझेरीमा जुन पनि उदाउने को होला ती सुन्दरी आँखा आँखा जुधाउने सामिपेमा भेट हुँदा वारपार नजरैको सामिपेमा भेट हुँदा वारपार नजरैको मुख छोपी पछ्यौरीले ओठ टोकी लज्जाउने कोहोला ती सुन्दरी आँखा आँखा जुधाउने मन्द मन्द गतिमा मलाई लट्ठै पारेर मन्द मन्द गतिमा मलाई लट्ठै पारेर टुनामुना मोहिनी बोलीबाटै लगाउने को होला ती सुन्दरी आँखा आँखा जुधाउने परेलीमा छाएर ढुकढुकीमा बास बसी परेलीमा छाएर ढुकढुकीमा बास बसी लगाएर बाडुल्की यादहरू पठाउने मेरो मनको मझेरीमा जुन बने उदाउने कोहोला ती सुन्दरी आँखा आँखा जुधाउने कोहोला ती सुन्दरी आँखा आँखा जुधाउने अह आदरणीय गजल मनहरू मेरो मनको मझेरीमा जुन बनी उदाउने को होला ती सुन्दरी आँखा आँखा जुधाउने अत्यन्तै प्रेमिल अनि शृङ्गारी गजल हामीले यो विषयमा वाचन गऱ्यौँ प्रेमका जिल्लामा साहित्यिक नाम उहाँको प्रेम उदासी प्रेम उदासीलाई मेरो अनुरोध रह्यो तपाईँका यी गजलहरू रेकर्डिङ गराउँदा साङ्गीतिक गजलको रूप दिँदा नेपाली गजलको धरोहरमा एउटा इँटा थप्न सफल हुनुहुनेछ तपाईँ अत्यन्तै मिठा गजलहरू लेख्नुहुन्छ प्रेमिल गजलहरू शृङ्गारी गजलहरू राजा भनौँ भने लयात्मक गजलहरू लेख्नुहुन्छ तपाईँले मलाई लाग्छ आजको बसेमा धेरैभन्दा धेरै श्रोताहरूको मन जित्न सफल भएको छ तपाईँका गजलहरूले यो बसेमा म पुनः प्रेम उदासीको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु झलको मेट्न परेलीमा आउनु तिमी झलको मेट्न परेलीमा आउनु तिमी मैले देख्ने सपनीमा आउनु तिमी झलको मेट्न परेलीमा आउनु तिमी मैले देख्ने सपनीमा आउनु तिमी ढोका खुला छ अनि ठाउँ खाली छ ढोका खुल्ला छ अनि ठाउँ खाली छ मेरो मनको ढुढुकीमा आउनु तिमी मैले देख्ने सपनीमा आउनु तिमी बिहानीको सित बनी प्यास मेट्न बिहानीको शीत बनी प्यास मेट्न चैत मासको खडिरीमा आउनु तिमी मैले देख्ने सपनीमा आउनु तिमी निश्चल चोखो मुटु भरि माया बोकी निश्चल चोखो मुटु भरि माया बोकी मेरो एक्लो जिन्दगीमा आउनु तिमी झल्को मेट्न परेलीमा आउनु तिमी मैले देख्ने सपनीमा आउनु तिमी मैले देख्ने सपनीमा आउनु तिमी अह आदरणीय गजल मनहरू झल्को मेट्न परेलीमा आउनु तिमी मैले देख्ने सपनीमा आउनु तिमी अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ यो विषयमा हामीले पुनः आजका श्रेष्ठा विशेषका श्रेष्ठा प्रेम उदासीलाई मेरो अनुरोध नै रह्यो तपाईँका यी गजलहरूलाई साङ्गीतिक रूप दिनुहोला अत्यन्तै बजार छ सबै सबैका मोबाइलका मेमोरी कार्डहरूमा तपाईँका गजलहरू घन्किनेछन् मित्र अत्यन्तै मिठा गजलहरू लेख्नुहुन्छ सबैको मनलाई छुन सक्ने आजका गजलहरू वाचन गर्दा अत्यन्तै मजा आइरहेको छ प्रेम उदासीका यो बसाइमा म पुनः प्रेम उदासीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यसपछि हामी एउटा साङ्गीतिक गजल श्रवण गर्नेछौँ त्यसपूर्व प्रेम उदासीको यो गजलमा मेरो आवाजले स्पर्श तिमी बिना मर्छु भनी घुर्काएर हुन्न माया मेरो दिलको राजा भनी फुर्काएर हुन्न माया खाली पेट व्रत बसी फुलपाती चढाएर खाली पेट व्रत बसी फुलपाती चढाएर ढुङ्गालाई गङ्गा जल तुर्काएर हुन्न माया मेरो दिलको राजा भनी फुर्काएर हुन्न माया एउटा कुरा सुनए यौवनाका प्यासीहरू एउटा कुरा सुनए यौवनाका प्यासीहरू स्वार्थ पुरा गर्न वस्त्र सुर्काएर हुन्न माया मेरो दिलको राजा भनी फुर्काएर हुन्न माया सक्नुपर्छ पिरतीको फुल रोपी फुलाउन सक्नुपर्छ पिरतीको फुल रोपी फुलाउन मनभित्र प्रेम बिर्छ हुर्काएर हुन्न माया तिमी बिना मर्छु भनी घुर्काएर हुन्न माया मेरो दिलको राजा भनी फुर्काएर हुन्न माया मेरो दिलको राजा भनी फुर्काएर हुन्न माया अह आदरणीय गजल मनहरू तिमी बिना मर्छु भनी घुर्काएर हुन्न माया मेरो दिलको राजा भनी फुर्काएर हुन्न माया बुझिराख्नुहोस् है आदरणीय श्रोता मनहरू आदरणीय गजल मनहरू माया गर्न के हुनुपर्छ के हुनु हुँदैन भन्ने आफ्ना गजलका शेरहरूमा भएको थियो आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा प्रेम उदासीले उहाँ पाँच खाले घरा बालुवा धुरपुरा काभ्रे पलाञ्चोकका मित्र हुनुहुन्छ हाल युएमा हुनुहुन्छ हामीलाई यी गजलहरू युएईबाट पठाउनु भएको हो अत्यन्तै मिठा गजलहरू वाचन गरिरहेका छौँ आजको बसाइमा स्रष्टा विशेषमा रहेर प्रेम उदासीका यो बसाइमा हामीले एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ हामीले केही बेर अगाडि श्रवण गरिएका थियौँ प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजलको केही यो व्यवसायमा हामी पूर्ण साङ्गीतिक गजल श्रवण गर्छौँ ऊ जितेर गइया हारेर गई नतिजा आफैतिर पारेर गई पुरुषोत्तम ढुङ्गेलको शब्द र राजिगदेलको स्वर र सङ्गीतमा ऊ जितेर गइया हारेर गई नतिजा आफैतिर पारेर गई प्रितको प्रितको प्रितको एउटा फुल थियो बगैँचामा आकाशबाट सिना झरेर गई आकाशबाट सिना झरेर गई बाँच्दै त थिए घायल नै भए पनि नतिजा आफै ಲಿಪ ಮಬ ಗ ಮಗ ಸ ನಿ ಸ ಪ ನಿ ಸ ಗ ಮ ಪ ಗ ಮ ಪ ग म प प्रीतको प्रीतको एउटा फुल थियो बगैँचामा प्रीतको एउटा फुल थियो बगैँचामा थिए घायल नै भए पनि प्रितको एउटा प्रितको एउटा फुल्थ्यो बने यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो हो देउखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज हामी कार्यक्रम गजलपुञ्जको बसैमा बसिरहेका छौँ मलाई यतिखेर नेपथ्यबाट सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पर्दापारीका प्राविधिक शाखा शरद सागर देवकोटाले भने मछु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर आज हामी स्रष्टा विशेषमा रहेर पाँचखाल बालुवा बालुवाधुरपुरा काभ्रे पलाञ्चोकका स्रष्टा प्रेमका जिल्लामा प्रेम उदासीका गजलहरू वाचन गरिरहेका छौँ यो बसैमा म प्रेम उदासीको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु अतीतका तिता मिठा सम्झना छ अलिकति तिमीसँग घटेका ती घटना छ अलिकति अतीतका तिथा मिठा सम्झना छ अलिकति तिमीसँग घटेका ती घटना अलिकति आँखा आँखा जुधाएर पहिले जस्तै लजाएर आँखा आँखा जुधाएर पहिले जस्तै लजाएर फेरि पनि हेरिरहने चाहना छ अलिकति तिमीसँगै घटेका ती घटना छ अलिकति जति भुलु भने पनि झन याद आइदिने जति भुलु भने पनि झनै याद आइदिने यो मनमा नमेटिने तिर्सना छ अलिकति तिमीसँगै घटेका ती घटना छ अलिकति हर रात छटपट्टिमा कोल्टे फेर्दै तिम्रै यादमा हर रात छटपट्टिमा कोल्टे फेर्दै तिम्रै यादमा दुखेको यो छातीभित्र वेदना छ अलिकति तिमीसँग घटेका ती घटना छ अलिकति तिम्रो सिउँदो रङ्गाएर मेरो आफ्नो बनाउने तिम्रो सिउँदो रङ्गाएर मेरो आफ्नो बनाउने यो जुनीको अधुरो सपना छ अलिकति अतीत कति मिठा सम्झना छ अलिकति तिमीसँग घटेका ती घटना छ अलिकति तिमीसँग घटेका ती घटना छ अलिकति अह आदरणीय गजल मनहरू अत्यन्तै मिठो गजल वाचन गरियो अवश्यमा हामीले पुनः अतीतका ती मिठा सम्झना छ अलिकति तिमीसँग घटेका ती घटना छ लिकति आफ्नो प्रेयसीलाई सम्झँदै हुनुहुन्थ्यो विगतका ती तिथा मिठा यादहरू मनमा बल्झिदिँदा उसैका यादहरू आइदिँदा मनमा पीडा हुने गर्छ छटपट्टि हुने गर्छ अनि उसैलाई सम्झन मन लाग्छ एकपल्ट भए पनि उसैको भइदिन पाए हुन्थ्यो जस्तो लाग्छ विडम्बना तर ऊ कसैको भइसकेकी हुन्छ उसलाई आफ्नो बनाउन पनि त नसकिने होइन र प्रेम उदासीजी प्रेम यस्तै हो मित्र उसको खुसीको निम्ति भए पनि ऊ खुसी छ भने उसको खुसीको निम्ति पनि उसलाई उतै छाडिदिनुपर्छ मित्र उसको खुसी नै आफ्नो खुसी सम्झेर उसलाई बिर्सिदिनुपर्छ बिर्सन खोजेर त कहाँ सकिन्छ र बिर्सेको अभिनय गर्नुपर्छ अनि मनको एउटा मझेरीमा हृदयको क्यानभासमा बसालेर आफूभित्रभित्रै दुखे पनि बाहिर हाँसेर बाँच्नुपर्छ यही नै सफल अनि सार्थक प्रेम हुनेछ यो बसाइमा म पुनः प्रेम उदासीको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु बसाइमा कसैको गलत विचार हुनसक्छ बोलीमा पनि हतियार हुनसक्छ कसैको गलत विचार हुनसक्छ बोलीमा पनि हतियार हुनसक्छ पुरुषहरू होसियार उल्टो देशमा पुरुषहरू होसियार उल्टो देशमा महिलाद्वारा बलात्कार हुनसक्छ बोलीमा पनि हतियार हुनसक्छ जो रक्षा कोही भाषाक भएपछि जो रक्षा कोही भाषाक भएपछि हत्या र हिंसा बार बार हुनसक्छ बोलीमा पनि हतियार हुनसक्छ सारा सम्पत्ति नसुम्पिनु श्रीमतीलाई सारा सम्पत्ति नसुम्पिनु श्रीमतीलाई बेचेर भोलि फरार हुनसक्छ बोलीमा पनि हतियार हुनसक्छ एउटी प्रेमीले प्रेमको हत्या गर्यो एउटी प्रेमीले प्रेमको हत्या गर्यो अब ऊ छिट्टै गिरफ्तार हुनसक्छ कसैको गलत विचार हुनसक्छ बोलीमा पनि हतियार हुनसक्छ बोलीमा पनि हतियार हुनसक्छ अह आदरणीय गजल मनहरू कसैको विचार गलत हुनसक्छ अनि कसैको बोलीमा पनि हतियार हुनसक्छ अत्यन्तै दमदार अनि मिठो गजल यो वसैमा हामीले वाचन गऱ्यौँ यही गजल सँगसँगै आजको लागि छुट्याएको समय आखिरी भएको प्राविधिक मित्रले जानकारी दिँदै हुनुहुन्छ आजको बसैमा हामीले वाचन गऱ्यौँ पाँच खाले घरा बालुवा धुरपुरा काभ्रे पलाञ्चोकका स्रष्टा प्रेमका जिल्लामा प्रेम उदासीका गजलहरू आजको बसैमा हामीलाई गजल पठाएर सहयोग गर्नुहुने प्रेम उदासीलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु तपाईँको साहित्यिक यात्रा निरक्षिन्न रहोस् तपाईँको साहित्यिक यात्रा यसरी नै निखारिँदै जाओस् तिखारिँदै जाओस् तपाईँलाई धेरैभन्दा धेरै शुभकामना दिँदै आजको बसेबाट विदा गर्न चाहन्छु अह आदरणीय गजल मनहरू यिनै जानकारीहरू सँगसँगै यिनै भलाको सँगसँगै आजका लागि भने समय आखिरी भएको प्राविधिक मित्रले जानकारी दिँदै हुनुहुन्छ तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन होला र तपाईँ पनि यसरी नै श्रेष्ठ विशेषमा रहेर आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ तपाईँले आफ्ना नौवटा गजल र आफ्नो बारेमा पुरै पुरै जानकारीहरू पठाउनुहोला यसरी नै जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज देउखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज राप्ती अञ्चल दाङ देउखुरी लमही यही ठेगानामा तपाईँले पत्र पठाउनुभयो भने हाम्रै हातमा पर्नेछ र त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर पनि हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल पुञ्ज भनेर जहाँ बयालिस सयभन्दा बढी मित्रहरूले लाइक गरेको एउटा पेज भेट्नेछ सोही पेजलाई तपाईँले लाइक गरिदिनुहोला र तपाईँले सोही पेजको म्यासेजमा आफ्ना गजलहरू पठाउनुहोला हामी प्राप्त भएको आधारमा क्रमिक क्रमिक रूपमा वाचन गर्नेछौँ तपाईँका गजलहरू र तपाईँले हामीलाई यतिखेर सुन्न छुट्नुभयो भने हाम्रो आजको यो श्रृङ्खला हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ लौताद्रणी गजल मनहरू अब भने हामी छुट्टिनुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक शाखा शरद सागर देवकोटालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै आजको बसेबाट ओझिलिन्छ गजल पुञ्ज कोमाली तपाईँकै भाइ छोरा साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कतै खुला पुछन् कि झ्याल ढोकाका चुकुल बन्द गर्नुहोस् बर्सात र गर्मीको मौसम छ राति तिर्खा लाग्न सक्छ छेउमा करोवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ औषधि खाना भयो कि औषधि खानुहोस् तपाईँको बाँकी पाल सुखसँग बितो स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका स्रष्टा विशेषका स्रष्टा पाँच खाले घरा बालुवा धुरपुरा काभ्रे पलाञ्चोकका स्रष्टा प्रेमका जिल्लामा प्रेम उदासीको यो गजल वाचन गर्दै बिदा हुन्छु वीरताको एउटा गीत गाउनु छ मैले भोलि वीरताको एउटा गीत गाउनु छ मैले भोलि म मरेर मेरो देश बचाउनु छ मैले भोलि वीरताको एउटा गीत गाउनु छ मैले भोलि म मरेर मेरो देश बचाउनु छ मैले भोलि बुद्ध मेरै नेपालमा जन्मेको हो भन्ने कुरा बुद्ध मेरै नेपालमा जन्मेको हो भन्ने कुरा संसारका कुना कुना फैलाउनु छ मैले भोलि म मरेर मेरो देश बचाउनु छ मैले भोलि टुक्रा टुक्रा पार्ने देश राष्ट्रघाती फटाहरू टुक्रा टुक्रा पार्ने देश राष्ट्रघाती फटाहरू छानी छानी हत्कडी लगाउनु छ मैले भोलि म मरेर मेरो देश बचाउनु छ मैले भोलि अशिक्षा र अज्ञानको अँधेरीलाई चिरेर अशिक्षा र अज्ञानको अधेरीलाई चिरेर बिहानीको घाम बनी उदाउनु छ मैले भोलि म मरेर मेरो देश बचाउनु छ मैले भोलि बैरी सामु नझुकेर चन्द्र सूर्य फरफराउँदै बैरी सामु नझुकेर चन्द्र सूर्य फरफराउँदै अर्को नयाँ इतिहास लेखाउनु छ मैले भोलि वीरताको एउटा गीत गाउनु छ मैले भोलि म मरेर मेरो देश बचाउनु छ मैले भोलि म मरेर मेरो देश बचाउनु छ मैले भोलि जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी